नेकपा एमालेको जारी पोलिट ब्युरो बैठकमा आज पनि पार्टीको आन्तरिक रणनीति तथा चुनावको तयारीका बारेमा छलफल हुने भएको छ बिहान एघार बजेपछि पार्टी केन्द्रीय कार्यालय मदनगर बल्कुमा बस्ने बैठकमा मङ्गलबारको बैठकमा बोल्न बाँकी रहेका पोलिट ब्युरो सदस्यहरूले आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको एमाले जनाएको छ मङ्गलबारको बैठकमा एमाले नेपाली कङ्ग्रेससँग मित्रवत प्रतिस्पर्धा र सहकार्य दुवै गर्ने तथा विचार मिल्नेसँग सहकारी गरेर चुनावमा जाने विषयमा अधिकांश सदस्यहरूले जोड दिएका छन् बैठकमा सदस्यहरूले राखेको धारणाका आधारमा पार्टीको रणनीति तय हुनेछ बर्दियामा गैरातीदेखि लागेको आगोका कारण एक सय भन्दा बढी घर जलेर नष्ट भएका छन् गैराती करिब एघार बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ बर्दियाको बेलुवा गाविस नम्बर चार चेपाङ बस्तीमा अचानक आगो लागेको र त्यस बस्तीमा रहेका सय घर जलेका हुन् प्रहरी स्थानीयवासी तथा बर्दिया सदरमुकाम नेपालगञ्जबाट गएको दमकलको टोलीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ यसबीच देशैभरि आगलागी र डडेलोका घटना बढे पनि नियन्त्रणको काम प्रभावकारी नभएको सरकारवालाहरूले गुनासो गरेका छन् ठाउँ ठाउँमा तालिम सञ्चालन गरिए पनि प्रभावकारी नभएको सामुदायिक वन उपभोक्ता महासङ्घले जनाएको छ फायर फाइटिङ तालिम तथा आगो नियन्त्रणमा आधारभूत सामग्रीको अभाव ग्रामीण क्षेत्रमा आगलागीका घटना नियन्त्रणमा समस्या परेको हो सरकार सामुदायिक वन उपभोक्ता महासङ्घ र विभिन्न सङ्घ संस्थाले काम गरे पनि पनि प्रभावकारी नभएको महासङ्घका सचिव बहादुर साईले बताउनुभयो मङ्गलबार पनि देशका विभिन्न जिल्लामा आगो लागेको छ सिराहा स्याङ्जा उदयपुर ताप्लेजुङ बाँके भोजपुर सिन्धुली प्युठान पाल्पा नवलपरासी मकवानपुर खोटाङ जाजरकोट गोर्खा धादिङ दाङ चितवन तनहु नुवाकोट र बर्दियामा धेरै आगलागी भएको छ मङ्गलबार राति परेको पानीका कारण केही ठाउँमा आगो नियन्त्रणमा आएको छ भने केही ठाउँमा हुरी बतासका कारण फैलिएको छ थारू सङ्घ संस्था र आदिवासी जनजाति महासङ्घले गरेको बन्दका कारण आज पनि पश्चिम तराईका पाँच जिल्लामा गाडी कम चलेका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा गाडी चलेका छैनन् छोटो दूरीका गाडी मात्र चलेका छन् ललितपुरको एक घरमा कमलरी राखिएकी बालिका सिर्जना चौधरीको हत्या भएको भन्दै दोषीलाई कारवाही हुनुपर्ने मागसहित थारू सङ्घ संस्था र आदिवासी जनजाति महासङ्घले मङ्गलबार हिजो र आज पाँच जिल्ला बन्द आह्वान गरेका हुन् शैक्षिक सत्रको सुरुमा नै पाठ्य पुस्तक अभाव भएपछि जनक शिक्षा सामग्री केन्द्रले छपाएको कामलाई तीव्र पारेको छ दुई करोड थान पाठ्य पुस्तक चाहिनेमा एक करोड सत्तरी लाख थान छापिसकेको र बाँकी तिस लाख थान यो महिनाभित्र छापिसक्ने केन्द्रका प्रबन्ध सञ्चालक अनिल कुमार झाले जानकारी दिनुभयो केन्द्रीय पाठ्य अनुगमन समितिले भोलिसम्म आवश्यक सबै पाठ्य पुस्तक छापिसक्न जनक शिक्षालाई अल्टिमेटम दिइसकेको छ तर एकैपटक धेरै छाप्न नसकिने भएकाले भोलिसम्म नभ्याइने झाले बताउनुभयो कागज अभावका कारण समयमा नै छपाई प्रक्रिया सुरु नभएकाले समस्या भएको उहाँको भनाइ छ उद्योग वाणिज्य संघ खैरनीले इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षकहरूलाई विदाई तथा स्वागत गरेको छ सङ्घले आज पर्सा बजारमा एक कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षक माधवराज खरेललाई विदाई तथा रमेश पण्डितलाई स्वागत गरेको हो खरेल हालै मात्र बालाजु सरुवा हुनुभएको हो भने पण्डित केही दिन अघि मात्र इलाका प्रहरीकारले खैरनीमा सरुवा भई आउनु भएको हो कार्यक्रममा एकीकृत नेकपा माओवादीका क्षेत्रीय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 नब्बे अर्ब डलर कमाउने गरेको राष्ट्रसङ्घको एक प्रतिवेदनले देखाएको छ औषधि तथा अपराध सम्बन्धी राष्ट्रसङ्घीय कार्यालयको प्रतिवेदनले नक्कली वस्तु उत्पादन तथा कारोबार लागु पदार्थ तस्करी तथा मानव बेचबिखनबाट आपराधिक समूहले वार्षिक रूपमा ठूलो आमदानी गर्ने गरेको देखाएको हो पूर्वी एसिया र प्रशान्त क्षेत्रमा अवैध रूपमा हुने आमदानीको सबैभन्दा आकर्षक स्रोत नक्कली वस्तुको व्यापार रहेको छ जसबाट चौबिस अर्ब चालिस करोड डलर आम्दानी भएको छ यस्तो कारोबार हुने नक्कली वस्तु चिनमा उत्पादन हुने गरेको छ यस्तै अवैध वन्यजन्तु तथा वन पैदावारबाट सत्र अर्ब लागु औषध हेरोइनको कारोबारबाट सोह्र अर्ब तिस करोड तथा मेथा औषधिको कारोबारबाट पन्ध्र अर्ब डलर वार्षिक आमदानी हुने पाइएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ पूर्वी एसिया र प्रशान्त क्षेत्रमा सन् दुई हजार एघारमा पैँसठी हजार किलो हेरोइन खपत भएको थियो प्रतिवेदन अनुसार हेरोइनको सबैभन्दा बढी उत्पादन म्यानमारमा हुने गरेको छ भने अधिकांश प्रयोगकर्ता चिनका बासिन्दा छन् एउटा खेल समाचार इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुईवटा खेलहरू हुँदैछन् अपराह सभा चार बजेपछि हुने पहिलो खेलमा पुणे वारियर्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म पाँच खेल खेलेको हैदराबाद तिनमा जित र दुईमा हार बेहोर्दै छ अङ्कका साथ चौथो स्थानमा छ भने समान खेल खेलेको पुणे दुईमा जित र तिनमा सहित चार अङ्क जोड्दै अन्तिमबाट दोस्रोमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ मुम्बई आजको खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरलाई पछि पार्दै पहिलो स्थानमा उक्लने योजनामा छ भने समान चार खेल खेलेको राजस्थान उसलाई रोक्दै अगाडि बढ्ने धुनमा हुनेछ समान छ अङ्क रहे पनि राजस्थान रन रेटका आधारमा मुम्बईभन्दा पछि छ यसअघि गैराती सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले दिल्ली डेयर डेभिल्सलाई पराजित गरेको छ लगातार लगातार खेल गुमाउने क्रममा दिल्लीले सुपर ओभरमा हार बेहोर्यो दुवै टिमले बिस ओभरमा एक रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो सुपर ओभरमा बेङ्गलोरले पन्ध्र रन बनायो भने दिल्ली एघार रनमा समेटियो बेङ्गलोरका एबी डेभिलियर्सले लगातार दुई छक्का सहित तेह्र रन क्रिस गेलले दुई रन बनाए जवाफी ब्याटिङमा उत्रेको दिल्लीले एघार रन मात्र जोड्न सक्यो दिल्लीले सुपर ओभरमा दुई विकेट गुमाएको थियो इरफान पठानले एक चौका र एक छक्का सहित एघार रन जोड जोडे पनि डेभिड वार्नर र बेन रोहरर बिना रन आउट भएपछि दिल्ली हार बिहोर्न बाध्य भयो जितपछि छ खेलबाट आठ अङ्क जोडेको बेङ्गलोर अङ्क तालिकामा शीर्ष स्थानमा छ भने दिल्ली अङ्कविहीन पुछारमा छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संहिताका विषयमा पार्टी नेतृत्वले धारणा तय गर्न नसकेको विषयमा छलफल गर्न कङ्ग्रेसका आदिवासी जनजाति नेताहरूले सभापति कोइरालालाई भेट्दै एमाले पोलिट ब्युरो बैठक आज पनि बस्दै बर्दियामा आगलागीबाट एक सय भन्दा बढी घर जलेर नष्ट देशैभरि आगलागी र डडेलोका घटना बढे पनि नियन्त्रणको काम प्रभावकारी नभएकोमा सरकारवालाहरूको गुनासो सङ्गठित अपराध गर्नेहरूले वार्षिक नब्बे अर्ब डलर कमाउने गरेको राष्ट्रसङ्घको प्रतिवेदन आम्दानीको सबैभन्दा आकर्षक स्रोत नक्कली वस्तुको व्यापार र इन्डियन प्रिमियर लिगमा आज पुणे र सनराइजर्स तथा मुम्बई र राजस्थान भिड्दै लिगमा दिल्लीको लगातार पाँचौँ हार अवस्थ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज खनाल विदा भई नमस्कार अर्पण समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठकाले यो रेडियो छाती पेट तथा मधुमेह रोगका बिरामीहरूका लागि सुवर्ण अवसर यस अश्विनी केयर पोलिक्लिनिक प्राली एक बकुलरमा चितवन मेडिकल कलेज सिएमसी का वरिष्ठ फिजिसियन डाक्टर विधान श्रेष्ठ मुटु छाती पेट तथा मधुमेह रोग विशेषज्ञ यही मिति दुई हजार सत्तरी वैशाख सात गते शनिबारका दिन यस पोलिक्लिनिकमा आउँदै हुनुहुन्छ निम्न समस्या भएका बिरामीहरूको निशुल्क परीक्षण गरिने हुँदा समयमा नै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहुन सबैमा जानकारी गराइन्छ समस्याहरू मुटुको ढुकढुकी बढ्ने तथा मुटु हल्लने डर लाग्ने श्वास फेर्न गाह्रो हुने तथा निश्वास पेट पोल्ने छाती दुख्ने